रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झङ्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि म छु तपाईँको साथमा रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज अनि यो हो कार्यक्रम लोक झन्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्मको व्यवसायलाई लिएर हामी लोकझनकारमा भेट हुने गर्दछौँ र कार्यक्रममा तपाईँलाई लोकसङ्गीतका विविध पाटाहरूको जानकारी दिने गर्दछौँ कहिले जानकारी दिन्छौँ कहिले नयाँ भाका कहिले पुराना भाका कहिले कलाकार मित्रसँगैको कुराकानी त कहिले लोक संस्कृतिको बारेमा जानकारी यस्तै यस्तैमा कार्यक्रम लोक एक साता बित्ने गर्दछ र आजको यो सोमबारे बसाइमा भर्खरै बजारमा आएका नयाँ लोक तथा दोहोरी भाकाहरूले तपाईँलाई स्वागत गर्ने गर्दछौँ र पृष्ठभूमिमा गुन्जी पनि सकेको छ यति बेला यो भाका सुन्छौँ त्यसपछि फेरि थप कुराकानीमा हामी जुट्नेछौँ पानी हजुर पश्चिम पानी डुलियो हाय हाय से पानी झुल्ने हजुर पश्चिम पानी झुलियो यति राम्रै माया देख्दा सबै कुरा भुलियो मनको इच्छा मेटियो काली पनि देखियो गोरी पनि देखियो काली पनि देखियो गोरी पनि देखियो ठक्कै जोडी सुहाउने बल्लै भेटियो ठक्कै जोडी सुहाउने बल्लै भेटियो Living with you. पललाई भेटियो निकै रमाइलो भाका र एकदमै झम्का लाग्ने खालके भाका रहेको भन्नुपर्छ रामजी खान अनि टिकापुनको आवाज तपाईँले पृष्ठभूमिमा सुनिरहनु भएको हो निकै सुमधुर भाका नयाँ भाका हामीले अगाडि बढायौँ तपाईँका लागि सुन्दै हुनुहोस् अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरको ध्वनि तरङ्गमा कार्यक्रम लोक झन्कार लोक झन्कारमा तपाईँको लागि आज नयाँ नयाँ भाकाहरू हामीले अगाडि बढाइरहेका छौँ र यही क्रममा फेरि पनि तपाईँको लागि अर्को भाका अगाडि बढाउने बेला भएको छ यसै भाकासँगै एकैछिन विश्राममा जानेछौँ विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ खुसी हुन्थेमा सम्झे कि म सानो तिमी बिना नै बाँच्न सक्ने भए सम्झे मन रुन्छ आँखा तस्बिर मुटु हुन्छ आफ्नो मनलाई आफैले ढाक्न सक्ने भए सधैँ खुसी हुन्थे म सम्झे किन रुन्थे म सानो तिमी बिना नै बाँच्न सक्ने भए सधैँ खुसी हुन्थे म सम्झे किन रुन्थे म सानो तिमी बिना नै बाँच्न सक्ने भए ठिकै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो पाँच आठ टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिक्स bike Apache R T R 180 CC 2009 2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस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 लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छपन्न शून्य पैँतालिस website W W W dot H M K Chitwan dot कम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कता डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार पछिको समयमा तपाईँलाई पुनः स्वागत छ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज अनि यो कार्यक्रम लोकझनकार लोकझन्कारको आजको विषयमा रहेर तपाईँको लागि मिठा मिठा भाकाहरू हामीले प्रस्तुत गरिरहेका छौँ र विविध नयाँ भाकाहरूको बारेमा केही कुराकानी पनि गरिरहेका छौँ आजको कार्यक्रममा हामीले विशेषतः भर्खरै बजारमा आएका नयाँ भाकाहरूद्वारा तपाईँलाई मनोरञ्जन दिने गर्दछौँ र हामी कुराभन्दा पनि बढी भाका नै अगाडि सार्छौँ किनभने त्यो भाका सुन्ने तपाईँको इच्छालाई पुरा गर्नको लागि हामी उपस्थित भएका हुन्छौँ पृष्ठभूमिबाट भाका गुन्जिसकेको छ त्यही भाकालाई अगाडि बढाउँछौँ लागि पर्खाइमै गयो आखिरीमा तिम्रो मेरो सानो भेट नहुने भयो निकै सुमधुर भाका यहाँनिर राख्यौँ हामीले पुष्कल शर्मा अनि देवी घरतीको आवाजले सजिएको थियो यो भाका हामीले तपाईँको लागि अगाडि सार्यौँ यिनी भाकाहरू अगाडि सार्दा सार्दै आजको लागि कार्यक्रम लोकझनकारको समय पनि सकिसकेको छ भन्ने इसारा हामीलाई प्राप्त भएको छ आजको कार्यक्रम दिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अनि प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र रिजनलाई पनि धेरै धेरै धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम लोक जानकारीको विषयबाट बिदा हुन्छु नमस्कार ठीक छैन पारा नक्कलीको ठिक छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादको ठिक छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु हुने हो बिना स्वादको के माया लाउने नजर सठ्याउने मिठो हाँसो नजर सठ्याउने मै सोझोलाई गफैले पट्याउने के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादैको नजर छ लठ्याउने मैसो झलाई गफैले पट्याउने के कुरा गर्ने हो दै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादको के माया लाउने हो बिना स्वादको गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्जोनी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x ray echo cardiography video x ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी